थ्रेस होल्ड उम्मेद्वारको योग्यता र उम्मेद्वार बन्नु अघि सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरणको प्रावधानका विषयमा छलफल हुनेछ दलहरूबीच पुरानै कानुनअनुसार निर्वाचन गराउने विषयमा सहमति नजिक रहेको नेताहरूले बताएका छन् थ्रेसहोल्डको होल्डको पक्ष रहेको विवाद पनि अन्त्य हुने पनि उनीहरूले बताएका छन् सरकारसँग भएको छलफलपछि शनिबार बसेको बैठक पनि बिना निष्कर्ष सकिएको थियो आजको बैठक साँझ पाँच बजेपछि बस्नेछ एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ महाधिवेशनको कार्यनीतिको कार्यान्वयन र केन्द्रीय सदस्यहरूको कार्यविभाजनका विषयमा छलफल हुनेछ बैठकमा शनिबार पदाधिकारी बैठकले तय गरेका एजेन्डामा पनि छलफल हुनेछ बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन माथि पनि छलफल हुनेछ त्यस्तै रिक्त पदपूर्ति स्थायी समिति सदस्यको चयन केन्द्रीय सदस्यको मनोनयनका विषय पनि छलफल हुनेछ गुटगत विवादका कारण लामो समयदेखि ए माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन बैठकमा मोहन वैद्य माओवादीसँगको पार्टी एकताका विषयमा पनि छलफल हुनेछ सामुदायिक विद्यालयका शिक्षक अन्य व्यवसायमा लाग्न नपाउने नियमलाई सरकारले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ सबै जिल्ला शिक्षा कार्यालयमा परिपत्र भइसकेकाले अब अनुगमन सुरु हुने शिक्षा विभागका निर्देशक टेक नारायण पाण्डेले जानकारी दिनुभयो शिक्षकले शिक्षण पेसा बाहेक अरू व्यापार व्यवसायमा लाग्न नपाउने गरी सरकारले नयाँ व्यवस्था गरेको हो अरू पेसामा काम गर्न विभागीय स्वीकृति लिनुपर्नेमा धेरै शिक्षक उपभोक्ता समिति बचत तथा ऋण सहकारी संस्था गैर सरकारी संस्था व्यापार तथा निर्माण व्यवसायमा लागेकाले यो प्रवृत्ति निरुत्साहित गर्न लागेको पाण्डेले बताउनुभयो नयाँ नियमले शिक्षकलाई अर्को विद्यालयको व्यवस्थापन समितिमा बस्न पनि प्रतिबन्ध लगाएको छ कास्कीको पोखरामा आजदेखि अखिल नेपाल आदिवासी जनजाति पत्रकार सङ्घ अनिजको महाधिवेशन सुरु हुँदैछ काठमाडौँ उपत्यका बाहिर पहिलोपटक हुन लागेको महाधिवेशन ड्यामसाइड स्थित गोर्खा फिटनेस सेन्टर तथा गल्फ स्कुलमा हुने अनिजले जनाएको छ आज र भोलि गरी दुई दिनसम्म चल्ने महाधिवेशनमा देशभरका चौवालिस जिल्लामा गठित जिल्ला शाखाहरू आठ जातीय पत्रकार सङ्घ र दुई विदेश शाखासहित तिन सय प्रतिनिधिको सहभागिता रहनेछ पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जङ्गलमा गैराती भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ पूर्वी चितवनको टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना त्याइस्प अडचालिस उनानब्बे नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना त्याइस्प तेइस सतासी नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो दुर्घटनामा अडचालिस उनानब्बे नम्बरको मोटरसाइकल चालक भरतपुर नगरपालिका नम्बर बाह्र प्रगति चोक बस्ने वीरबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ गुरुङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो गुरुङलाई ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ लिबियाको बेनगाजी सहर स्थित तटीय क्षेत्रमा प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मी बीच भएको झडपमा कम्तीमा अठाइसजनाको मृत्यु भएको छ सुरक्षाकर्मी र प्रदर्शनकारी बीचको झडपमा अन्य पचपन्नजना घाइते भएका छन् सरकारले गठन गरेको सैन्य बल सिल्ड ब्रिगेडको मुख्यालय नजिक विभिन्न माग राख्दै प्रदर्शनकारीको जमात तोडफोडमा उत्रेपछि झडप भएको लिबियाको लाना समाचार एजेन्सीले जनाएको छ र राजधानीमा जारी गोर्खा कप फुटबल प्रतियोगिता अन्तर्गत आज तेस्रो क्वार्टर फाइनलमा थ्री स्टार क्लब र जावला खेल युथ क्लब भेट्दैछन् लिग विजेता थ्री स्टारसम्म बीको विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको थियो भने जावला खेलसम्म डीबाट पुगेको हो उता च्याम्पियन्स लिग क्रिकेट अन्तर्गत आज न्युजिल्यान्ड र श्रीलङ्का बीच प्रतिस्पर्धा हुँदैछ नेपाली समयअनुसार दिउँसो साढे तिन बजेपछि सुरु हुने खेलमा न्युजिल्यान्ड ब्रेन्डम म्याकलम र